यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education रिजल्टमा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सुक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा नेपालमा बाघको संख्या बढेको छ बाघ संरक्षणका लागि गरिएको निरन्तरको प्रयासपछि बाघको संख्या त्रिसठी प्रतिशतले बढेको हो चार वर्षको अवधिमा बाघको संख्या बढेर एक पुगेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ सन् दुई हजार नौमा गरिएको गणनामा नेपालका संरक्षित क्षेत्रमा एक सय पच्चिस पाठे बाघ रहेका थिए बाघ संरक्षणको लागि निरन्तर गरिएको अनुगमन वासस्थान तथा आराको वासस्थान व्यवस्थापन तथा चोरी शिकार नियन्त्रणको लागि प्रभावकारी काम गरेका कारण यो अवधिमा नेपालमा त्रिहत्तरवटा बाघ बढेको हो नेपालमा भने चार वर्ष अवधिमा उनातिसवटा बाघ बढेका छन् सन् दुई हजार नौमा गरेको गणनामा चितवनमा एकानब्बेवटा बाघ रहेकोमा सन् दुई हजार तेह्रसम्म आइपुग्दा बढेर एक सय बिस पुगेको छ चौथो विश्व बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले आज कार्यक्रम कार्यक्रमको आयोजना गरी बाघ बढेको तथ्याङ्क र संरक्षणको लागि गरिएका प्रयासहरूको बारेमा जानकारी दिएको हो सन् दुई हजार नौसम्म एक सय पच्चिस रहेको बाघको संख्या सन् दुई हजार बाह्रसम्ममा एक सय छयत्तर पुगेको थियो पछिल्लो दुई वर्षको अवधिमा बाइसवटा बाघ बढेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ कुँवरले जानकारी दिनुभयो निकुञ्जले गरेको बाघको अनुगमन अनुसन्धान तथा सर्वेबाट चितवन राष्ट्रिय निकुञ्जमा एक सय बिस बर्दिया राष्ट्रिय निकुञ्जमा पचास बाँकी बाँकी राष्ट्रिय निकुञ्जमा चारवटा शुक्लाफाटा वन्यजन्तु आरक्षमा सत्र र पर्सा वन्यजन्तु आरक्षमा सातवटा बाघ रहेको प्रमुख संरक्षण अधिकृत कुबरले जानकारी दिनुभयो सरकारले सन् दुई हजार बाइससम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ लक्ष्य प्राप्तिको लागि सरकारले संरक्षणको लागि गर्नुपर्ने सबै उपायहरू अप्नाएको प्रमुख संरक्षण अधिकृत कुबरले बताउनुभयो सन् दुई हजार दससम्म एक सय पच्चिस रहेको बाघको संख्यालाई दोब्बर बनाएर सन् दुई हजार बाइससम्म दुई सय पचास बनाउने सरकारी योजना छ सन् दुई हजार चौध चलिरहँदा प्रतिशतका आधारमा दोब्बर बनाउने लक्ष्य त्रिसठी प्रतिशत पुरा भएको प्रमुख संरक्षण अधिकृत कुबरले बताउनुभयो बाघ संरक्षणका लागि राष्ट्रिय स्तरमा गरिएका प्रयासहरू विवरण सार्वजनिक गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहका प्रमुख डाक्टर चिरञ्जीवी पोखरेलले अन्तर्राष्ट्रिय स्तरमा हुन नसकेको सर्वे चितवन र यस आसपासका तराई क्षेत्रमा गरिएकाले बाघ संरक्षणमा सफलता मिलेको बताउनुभयो उहाँले बाघ संरक्षणका लागि वासस्थान र आहारा व्यवस्थापन तथा चोरी शिकार न्यूनीकरणको लागि राष्ट्रिय स्तरमै नीति बन्न आवश्यक रहेको बताउनुभयो चोरी शिकार भन्दा पनि वासस्थान विनाश र आहाराको कमीले बाघ संरक्षणमा चुनौती देखेको छ उहाँले भन्नुभयो यसको निराकरणका लागि सरकारी स्तर केन्द्रबाट ठोस पहल हुन जरुरी छ यसैबीच बाघको संख्याको दृष्टिकोणले नेपाल विश्वको सातौं स्थानमा रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ विश्वका तेह्रवटा मुलुकमा बाघ पाइन्छ विश्वका बाघ पाइने देशमध्ये नेपाल सातौं स्थानमा पर्न सफल भएको हो सबैभन्दा धेरै भारतमा सत्र सयको हारारीमा बाघ रहेको छ नेपालमा भने सन् दुई हजार तेह्रसम्म आइपुग्दा एक सय अन्ठानब्बे बाघ रहेका छन् त्यस्तै बङ्गलादेशमा भने चार सय चालिसवटा बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ कुबरले जानकारी दिनुभयो चितवनको नानगढमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ मृत्यु हुनेमा मोटरसाइकल पछाडि बस्ने दिव्यनगर नौकी बत्तीस वर्षीय मिना खाँड रहेको जिल्ला प्रहरीकारले चितवनले जनाएको छ ट्रकले ठक्कर दिई घाइते भएकी खाँडको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो चौबिस कोटीबाट पुलचोकतर्फ गइरहेको ना अठार नम्बरको मोटरसाइकललाई सोही दिशाबाट गइरहेको ना तिन ख उनासाठी सडसठी नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना दुर्घटना भएको हो दुर्घटनामा पनि मोटरसाइकल चालक मृतकका श्रीमान चौवालिस वर्षीय कडबहादुर खाँड घाइते भएका छन् उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ यसबीच ट्रकको ठक्करबाट मृत्यु भएकी दिव्यनगर नौकी खाँडका आफन्तले उचित क्षतिपूर्तिको माग राख्दै नानगढ शैक्षकमा विरोध प्रदर्शन गरेका छन् बस व्यवसाय समितिले उचित क्षतिपूर्ति नदिएको बस चालक फरार रहेको विरोधमा मृतकका आफन्तले मुख्य सडकमै विरोध जनाएका हुन् विरोध प्रदर्शनले उग्र रूप लिन थालेपछि प्रहरीले लाठीचार्ज समेत गरेको थियो करिब आधा घण्टा अवरुद्ध बनेको सडक प्रहरीले बलपूर्वक सञ्चालनमा ल्याएको थियो चितवनमा व्यावसायिक तरकारी खेती गर्ने कृषकहरूमध्ये नब्बे प्रतिशत कृषकले रासायनिक विषादी प्रयोग गर्ने गरेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ कार्यालयका अनुसार चितवनका ताजा तरकारी तथा फलफुलहरूमा पनि विषादीको अवशेषहरू भेटिएका छन् कृषकहरू सचेत हुँदाहुँदै पनि लापरवाहीका कारण यस्तो भएको जिल्ला कृषि विकास कार्यालय चितवनका बाली संरक्षण अधिकृत कमलनाथ वाग्ले जानकारी दिनुभयो अब रासायनिक मल र विषादीको प्रयोग घटाउन र प्राङ्गारिक मल विषादीको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो चितवनमा वार्षिक चौरासी हजार छ सय चालिस टन तरकारी उत्पादन हुन्छ यस वर्ष आन्तरिक तरकारी खपत तेत्तिस हजार आठ सय छप्पन्न टन थियो निर्यात भने पचास टन सात सय पचास हजार सात सय चौरासी टन भएको कार्यालयले जानकारी दिएको छ आर्थिक वर्ष उनासत्तरी सत्तरीमा एक अर्ब एक करोड छप्पन्न लाख अस्सी हजारको तरकारी बिक्री भएको तथ्याङ्क छ चितवनमा छ हजार दुई सय पच्चिस हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आएको छ तरकारी उत्पादन उत्पादनका पकेट क्षेत्रहरूमा गीतानगर गुन्जनगर शुक्रनगर मङ्गलपुर चैनपुर शक्तिखोर फुलबारी भण्डारा कठार लगायतका दर्जनभन्दा बढी गाविस छन् Thank you. खाद्यान्नमा हानिकारक विषादीको मात्रा बढी भएको प्रमाण भेटिएपछि चितवनमा अनुगमन तथा सचेतना अभियान थालिएको छ जिल्ला कृषि विकास कार्यालय तथा उपभोक्ता अधिकार संरक्षण मञ्चको सक्रियतामा जिल्लाका विभिन्न स्थानहरूमा रासायनिक विषादीको प्रयोग न्यूनीकरणका लागि सचेतना कार्यक्रमहरू सञ्चालन भएका हुन् तरकारी फलफुल लगायत खाद्यान्नमा रासायनिक विषादीको मात्रा कम गर्दै जैविक विषादीको प्रयोग गर्न आग्रह गर्दै आज पूर्वी चितवनको भण्डारामा सो क्षेत्रका किसानहरू परिवारसँग अन्तर्क्रिया गरिएको छ अन्तर्क्रियामा जिल्ला कृषि विकास कार्यालय चितवनका बाली संरक्षण अधिकृत कमलनाथ वाग्लेले विषादीको अत्याधिक प्रयोगका कारण उर्वर माटो बिग्रदै गएको र उत्पादित खाद्यान्नले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पारेको बताउनुभयो कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाले विषादीको प्रयोगले स्वयं किसानलाई असर गर्ने भन्दै यसप्रति सजग बन्नुपर्ने बताउनुभयो उपभोक्ता अधिकार मञ्च संरक्षण मञ्च चितवनका अध्यक्ष अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खाद्यान्न उत्पादन नगर्न किसानहरूलाई आग्रह गर्दै किसानका लागि राहत दिन सरकारलाई आग्रह गर्ने बताउनुभयो ताजा तरकारी संघका केन्द्रीय उपाध्यक्ष चुनामणी बर्तौलाले अर्ग्यानिक उत्पादनमा जोड दिन किसानहरूलाई आग्रह गर्दै आवश्यक सहयोग गर्न संघ तयार रहेको बताउनुभयो नयाँ रक्तदाताहरूलाई लक्षित गर्दै रक्त सञ्चार केन्द्र भरतपुरले रणनीतिक योजना तयार गर्ने भएको छ केन्द्रका प्रमुख रमेश कुमार पौडेलका अनुसार कार्यालयले उच्चमाविमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै नयाँ रणनीति ल्याउन लागि बताउनुभयो उहाँले पछिल्लो समय चितवनमा रगतको अभाव हुनुको कारण नयाँ रक्तदाता आउन नसक्नु रहेको बताउनुभयो युवा पुस्ताहरू जङ्क फुडप्रति बढी आकर्षित हुनुले पनि रगतको समस्या जस्ताको जस्तै रहेको उहाँले बताउनुभयो चितवनमा अहिले दैनिक रगत दिनुपर्ने थालोसेमिया क्यान्सर हेमोग्लोबिनका बिरामीहरू रहेको र ती बाहेक दैनिक एक सय पचास युनिट रगत आवश्यक पर्ने गरेको छ जसमध्ये रक्त सञ्चार केन्द्र भरतपुरले दैनिक सत्तरी युनिट रगत मात्र उपलब्ध गराउँदै आएको केन्द्रका प्रमुख पौडेलले बताउनुभयो चितवनलाई हस्पिटल सिटीको रूपमा विकास गर्दै जाँदा पनि विक्रमसम्म दुई हजार छत्तिस सालमा निर्माण गरेको केन्द्रको क्षमता अभिवृद्धि गर्न नसक्दा रगतको समस्या मात्र नभएर वनम्यारो प्रत्यारोपणको समस्या समेत आएको पौडेलले बताउनुभयो राज्यले रगतका क्षेत्रमा प्रभावकारी काम गर्न नसक्दा र युवा पुस्ता रोजगारीको सिलसिलामा विदेश पलायन हुने गर्दा पनि आवश्यक रगत सङ्कलन गर्न नसकेको उहाँले बताउनुभयो नेपाल विद्यार्थी संघ चितवनको चौबिसौं जिल्ला अधिवेशन यही साउन उन्नाइस गते हुने भएको छ नेपाल विद्यार्थी संघ चितवनको आयोजनामा आज भरतपुरमा सम्पन्न विद्यार्थी भेलाले साउन उनातिस गते उन्नाइस गते अधिवेशन गर्ने निर्णय गरेको हो सो भेलाले अधिवेशनलाई सफल पार्न जिल्ला अध्यक्ष अरुणेश्वर खनालको संयोजकतामा एक सय एक सदस्यीय चौबिसौँ जिल्ला अधिवेशन मूल आयोजक समिति गठन गरेको छ अधिवेशनलाई व्यवस्थित तवरले सम्पन्न गर्नका लागि परमेश्वर खनालको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति प्रदीप अधिकारीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति सुबाहु पण्डितको संयोजकत्वमा अतिथि सत्कार एवं निमन्त्रणा उपसमिति रामकुमार ढुङ्गा गनाको तमा खाना तथा आवास व्यवस्थापन उपसमिति कृष्ण बगालेको समजगतमा स्वयंसेवक परिचालन उपसमिति अपिल अधिकारीको समजगतमा मञ्च व्यवस्थापन तथा सजावट उपसमिति गठन गरिएको छ नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य निर्मल पौडेलको प्रमुख आतिथ्यता एवं नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष अरुणेश्वर खनालको अध्यक्षतामा भेला सम्पन्न भएको थियो जिल्ला प्रहरी कार्यालय नवलप्रासीको गस्ती टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्याइएको दस हजारवटा अवैध कुखुरा र एउटा पिकअप जिप गोठी पर्सौनी तीनमा बरामद गरेको छ सही केशवराज बराकोटीको नेतृत्वको गस्ती टोलीले भारतबाट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 लक्ष्य लिएको छ पछिल्लो गणना अनुसार बाघको संख्या केही बढेको छ तर पनि चुनौती भने उत्तिक रहेको संरक्षण कर्मीहरू बताउँछन् यसैबीच आज हामीले बाघ संरक्षणमा के चुनौती छन् भने संरक्षण कर्मीहरूलाई सोधेका छौँ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज खास गरिकन बाघ संरक्षणको लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा पनि एउटा यसको सङ्ख्या दोब्बर गर्नको लागि प्रतिबद्ध जाहेर गरेका छ त्यो अनुसारले तराई परिधि क्षेत्रमा पछिल्लो समयमा बाघे राष्ट्रिय हुने घोषणा भएको छ र यसरी नै जति पनि यो टाइगर रेन्ज प्रोटेक्टेड एरियाजहरू छन् ती सबै प्रोटेक्टेड एरियाहरूमा वासस्थानको व्यवस्थापन एक नम्बरको चुनौतीको कुरा हो र यो चाहिँ हामीले हामी सबैको सब एउटा सहकार्यबाट यो हुँदैछ खास गरी यसको वासस्थानको संरक्षण गर्नुपर्छ र खास गरी यसका चाहिँ आहार प्रजातिहरूमा चाहिँ वृद्धि गर्नको वृद्धि गर्नुपर्छ सँगसँगै मानव र बाघ बिचको द्वन्द्व न्यूनीकरणको लागि संरक्षण चेतना अभिवृद्धि गर्ने कुराहरू गरेर अनि त्यसपछि यसको चोरी शिकार र जुन अवैध व्यापार छ त्यसलाई चाहिँ नियन्त्रण गर्नको लागि हामीले चाहिँ यसको चाहिँ गस्ती पेट्रोलिङ बढाउने यसलाई मार्न नदिने र खास गरी यसको मानव र बाघको बिचको द्वन्द्व हुन हुन कम गर्नको लागि मान्छेहरूको प्रतिको जुन यसको मानवीय क्षति हुने कुराहरू अथवा घरपालुवा जनावरमा जुन क्षति हुने कुराहरू छ त्यसलाई चाहिँ न्यून गर्न सक्यौँ भनेदेखि चाहिँ हामीले चाहिँ बात सुरु गर्न सक्छौँ वास्तवमा जुन हामीले दुई हजार बाइसमा डबल बनाउने कमिटमेन्ट छ यो भनेको ठुलो चुनौतीको रूपमा पनि छ हामीलाई किन भन्दाखेरि हामीले जुन वासस्थान आहारा द्वन्द्वका कुराहरू यस्ता कुराहरू चाहिँ हामीले चाहिँ कन्ट्रोल गर्न या त्यसलाई चाहिँ हामीले न्यून घटाउने ठाउँमा घटाउने बढाउने ठाउँमा बढाउन सकिएन भने चाहिँ हामीले पुऱ्याउन सक्दैनौँ तर अहिलेको जुन गत वर्षको रिजल्ट चाहिँ के आशावादी छौँ भने हामीले यो चाहिँ सक्सेस गर्न सक पुऱ्याउन सक्छौँ र यो चाहिँ एउटा जस्तै बाघे राष्ट्रिय निकुञ्ज हामीले इस्टाब्लिस गरेछौँ अहिले त्यो रुन चाहिँ इस्टाब्लिस गर्नु पनि एउटा थप वासस्थान बढ्नु हो त्यसले गर्दाखेरि पनि हामी चाहिँ आशावादी छौँ र अरू अन्यत्र प्रोटेक्टेड एरियामा जस्तै बर्दिया शुक्ला अनि पर्सा जस्तो अरू प्रोटेक्टेड एरियामा पनि त्यहाँ स्पेसहरू छ जुन हाम्रो समस्याको कामहरू हामीले तीव्र रूपमा हामीले गऱ्यौँ र सबैतिरबाट हाम्रो सहयोग भयो भने हामी डेफिनेटली हामी त्यो लक्ष्यमा पुरा हुन्छौँ सन् दुई हजार बाइससम्म बाघलाई डबल बनाउनको लागि हामीसँग थुप्रै किसिमका चुनौती छन् र यद्यपि हामीले जुन कन्जर्भेसनमा जुन खालको इफोर्ट छौँ जुन प्रयास गरेका छौँ त्यसले एउटा राम्रो सङ्केत चाहिँ के दिएको छ भने हाम्रो दुई हजार नौको र दुई हजार तेह्रको गणनाको डाटालाई हेर्ने हो भने हामी डबल गर्न सक्छौँ तर जुन मानव र वन्यजन्तु बिचको द्वन्द्व एउटा सबभन्दा ठुलो चुनौतीको रूपमा अब द्वन्द्व बढ्नुको पछाडि के छ भने हाम्रा चाहिँ नि बाघका चाहिँ जुन प्रमुख वासस्थानहरू हुन् ती वासस्थानहरूको जुन विनाश हुने कुरा त्यसमा चाहिँ नि खलबल हुने कुरा त्यसमा हामीले चाहिँ मानवीय चाप बढाउने जुन कुराहरू छ त्यो कुराहरूलाई हामीले नियन्त्रण गरेर जनचेतनाको चाहिँ अभिवृद्धि गऱ्यौँ भने त्यो चुनौतीहरू पनि सामना गर्न सकिन्छ बाघ संरक्षणको मुख्य चुनौती एउटा चाहिँ वासस्थान विनाश हो चोरी शिकार नियन्त्रण हो र एउटा आराको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 समाचार सकियो ध्रुवराज खनालाज्ञा चाहन्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल र चेक मेसिनद्वारा एकै साथ